विगत सबैको हुन्छ अनि हुन्छ पीडा सबैसँग त्यही पीडाको घाउमा मलमपट्टी लगाउने हाम्रो प्रयास कार्यक्रम बितेका फलहरू कार्यक्रम बितेका फलहरू कहिले टुट्छ साहस कहिले जुट्छ बलहरू सम्झनामा आइरहन्छ बितेका पलहरू हरेक बिहिबार राति नौ पन्ध्रदेखि दस बजेसम्म मात्र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चमा साथी चन्द्रको साथमा फुलको बाटो म हिँड्नेछु काँडाको सोचेको थिइनँ जिन्दगीमा फेरि यति धेरै माया पाउनेछु अनि तिम्रो प्रेमले जिन्दगीका कयौँ पीडाहरूलाई पनि सजिलैसँग पाखा लगाउन सक्नेछु जब प्रेम वियोगमा म तडपिरहेको थिएँ तब तिमी नै त थियो जसले मलाई फेरि सपनाहरू देख्न सिकाएकी थियो मलाई मरेर फेरि बाँच्न सिकाएकी थियो आजसम्म पनि तिमी मेरो दुःखमा मसँग रोएकी छेउ अनि मेरो खुसीमा आफ्ना अनगिन्ती पीडाहरू लुकाएर हाँसेकी छेउ हो तिम्रो आगमनले फेरि जिन्दगीमा एउटा उमङ्ग ल्याएको छ सुन्दर बिहानी जस्तै खुसीका पारिला घामका किरणहरू छरिदिएका छौ तिमीले मेरो जिन्दगीमा हो तिम्रो आगमनले फेरि मेरो जिन्दगीमा खुसियाली छाएको छ अनेकौँ टुटेका सपनाहरूलाई फेरि जोडेर हेर्न सक्ने भएको छु म मनभरि तिम्रै मायाको श्वास बोकेर यो ढुकढुकीलाई चल्ने बनाएको छु अनि घिसार्दैछु जिन्दगीलाई तिम्रै सहारामा एउटा असल र मानवीय कर्मतिर हो हिजो तिमी थियौ र त मैले फेरि सपनाहरू देख्न सकेँ अनि आज तिमी छौ र त ती सपनाहरूलाई सार्थक पार्ने प्रयासमा अगाडि बढिरहेको छु म हो तिम्रो माया र साथ नै हो यो जसले मेरो बाँच्ने लक्ष्यलाई नै परिवर्तन गरिदिएको छ हो तिम्रो आगमनले म के थिएँ अनि के भएको छु म साँच्चै पहिलेकै चन्द्र भएर बाँच्न सकेको छु तिम्रो माया र साथको सहारामा सदा सदाका लागि उही पुरानै चन्द्र भएर बाँच्न जानेको छु मैले तिम्रो आगमनले फेरि नयाँ के घाम जीवनमा ल्यायो आशाको किरण झुल्कियो मनमा बसन्त आए झै उजाड वनमा तिम्रो आगमनले फेरि खुसियाली 能给你俩。 नमस्ते अनि हार्दिक स्वागत छ तपाईँका बितेका पलहरूलाई तपाईँको मानसपटलमा ताजा बनाएर जीवनमा अघि बढ्न प्रेरित गर्ने एक मात्र कार्यक्रम बितेका पलहरूमा सदा चाहिँ आज पनि तपाईँका केही मिलनका अनि केही बिछोडका पलहरू समेटिएको तपाईँको बितेका पलहरू बोकेर आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँले यो कार्यक्रम रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपीमा संसारभर सुनिरहनु भएको छ आज कार्यक्रममा मैले लिएर आएको छु तान्जेन तामाङजीको बितेका पलहरूलाई उहाँले आफ्नो बितेका पलहरू मकवानपुरबाट पठाउनु भएको हो उहाँको जिन्दगीको यो कथा सुरु हुन्छ यसरी सुन्छु संसारमा सबैभन्दा ठुलो कुरा माया र विश्वास हो अरे आफूभन्दा ठुलालाई आदर सम्मान गर्नु अनि आफूभन्दा सानालाई माया गर्नु हाम्रो संस्कार हो तर अहिले यी सबै कुराहरूको अस्तित्व पनि छ कि छैन शङ्का लाग्छ मलाई सबैले भन्छन् माया चोखो हुनुपर्छ तर आजकल त माया पनि धमिलिँदै गएको छ जहाँ केवल मायाको फोहोरी खेलले पौडी खेल्छ मायामा विश्वास गर्नेले अधिक विश्वास गर्छ तर त्यसको बदलामा उसले विश्वासघातको पीडालाई सहने सिवाय अरू कुनै उपा अरू कुनै उपाय हुँदैन अहिले त माया पनि धन सम्पत्ति यस आरामतिर केन्द्रित हुन थालेको छ अनि एउटा ठट्टा बनेको छ माया अनि हाँसोको पात्र बन्दैछ पागलको उपमा पाएका छन् माया गर्नेहरूले माया किन्न पाइन्छ र भन्नेहरू पनि मायाकै लागि बेचिन बाध्य छन् आफ्ना कर्तव्यहरू बिर्सिएर माया पाउनका लागि ठुलो विश्वास र सपनाहरू लिएर भौतारिरहेका छन् आजका मान्छेहरू के सम्पत्तिले माया किन्न पाइन्छ र के सम्पत्ति हुनु नै सुख पाउनु हो र म प्रश्न गर्छु आज सबैलाई तर यी प्रश्नका जवाफहरू पनि बाध्यताको साङ्लोले बाँधेर त्यही पैसामा लगेर जोडिदिएको छ आजभोलि मायामा प्रयोग हुने अश्लील शब्दहरू सुन्दा लाग्छ त्यहाँ मायाको भावनात्मक स्पर्श होइन यौनको बजार मौलाएको छ जसलाई हाम्रो सन्ततिहरूले पछ्याउनेछन् तपाईँले कहिले विचार गर्नुभएको छ उनीहरूको व्यवहार यस्तो छ भने उनीहरूको सन्ततिले के सिक्ने एक्काइसौँ शताब्दीको वैज्ञानिक युगको माया र व्यवहार यस्तै भनेर सिकाउने हो र सन्ततिलाई खै कहाँ गए हाम्रा धार्मिक ग्रन्थमा सिकाएको कुरा अनि खै त मायाप्रतिको विश्वास र सम्मान यसरी कसरी भन्न सकिन्छ कि माया नै जीवन हो भनेर कसरी भन्न सकिन्छ माया अजम्बरी हुन्छ भनेर चन्द्रजी आज फेरि सम्पूर्ण मायालु साथीहरूको माझमा मेरो मनका कुराहरू अनि छुटेका कथा व्यथाहरू लाखौँ श्रोताहरूको माझमा पुर्याउन यो कार्यक्रमको सहारा लिएको छु मेरो कथा अरूको जस्तो पीडादायी त छैन तर मेरो जिन्दगीको वास्तविकतालाई तपाईँहरूले आत्मसात गरिदिनुहुनेछ यही आशा गरेको छु मैले केही सन्देश भने अवश्य दिनेछ मेरो कथाले तपाईँलाई मेरो जिन्दगीको भोकाइलाई तपाईँको मनको कुनासम्म पुग्ने एउटा बाटो भन्ने छ आजको कार्यक्रम जिन्दगीको सिङ्गो यात्रामा त्यस्ता अनेकौँ घुम्तीहरू पार गर्नुपर्छ जुन घुम्तीहरूको सामना गर्नुपर्छ भनेर हामीले कहिले पनि सोचेका हुँदैनौँ त्यस्तै एउटा मायाको घुम्तीलाई लेख्ने प्रयास गरेको छु आज मैले म सुनाउँदै जानेछु कसरी एउटा मिस्ड कलले मेरो जिन्दगीको बाँच्ने शैलीलाई अनि प्रेमप्रतिको मेरो बुझाइलाई मात खुवाइदिनेछ अनि सुनाउने छु त्यो कथालाई कि कसरी हामीले सोच्दै नसोचेको परिस्थितिलाई सामना गर्दै जिन्दगीमा एउटा अलग बाटो बनाएर हिँड्नुपर्छ म सुनाउँदै जानेछु मेरो कथा मेरो जिन्दगीको भोगाइलाई कुरा आजभन्दा केही वर्ष अगाडिको हो त्यो बेला मेरो बालापनले मलाई कतै छोडेर जाने तर्खर गर्दै थियो मेरो जिन्दगीमा बालापनको रमाइलोहरूलाई कटौती गर्दै कतै जिम्मेवारीको भुमरीभित्र धकेल्दै थियो मेरो जिन्दगीले मलाई मेरो विद्यालय जीवनको अन्त्य गर्दै कलेज जीवनको सुरुवात गर्दै थिएँ म गाउँमा एसएलसीसम्मको पढाइ सकिएपछि म प्लस टू अध्ययन गर्नका लागि हेटौँडामा नै बसोबास गरिरहेको थिएँ स्कुली जीवनको अन्त्यसँगै सुरु भएको यो कलेज जीवनमा म बिस्तारै भिज्दै गइरहेको थिएँ नयाँ साथी अनि नयाँ ठाउँ मेरो लागि केही कठिन अनि केही रोमाञ्चकताले भरिएको थियो ती दिनहरू नयाँ साथीहरूसँगै बिस्तारै घुलमिल हुँदै गएको थिएँ म अनि कलेज पनि राम्रै हुँदै थियो घरबाट हेटौँडा आएर बसेकोले हप्ताको एकचोटि म घरमा पुग्ने गर्थेँ बिहानै कलेज जानु अनि दिउँसो कोठामा बसेर पढ्नु मेरो दैनिकी जस्तै बनेको थियो त्यो बेला दिनहरू यसरी नै बितिरहेको थियो कलेजमा पढिरहेकै बेला एक दिन मेरो मोबाइल नम्बरमा नचिनेको नम्बरबाट तिन चारचोटि मिस्ड कल आयो साथीहरूले सायद जिस्काएको होला मैले यही सोचेँ मेरो मन मिस्ड कलतिर भन्दा पनि पढाइतिर थियो कलेज सकिएपछि कोठामा गएँ खाना तयार पारेँ अनि खाइसकेपछि फुर्सदको समयमा मोबाइल हेर्ने क्रममा मलाई त्यही नयाँ नम्बरको सम्झना आयो मैले पनि नयाँ नम्बरमा को रहेछ भन्ने जान्ने इच्छाले कल ब्याक गरेँ उताबाट एउटा आवाज अन्जान युवतीको आवाज आयो मैले भने तपाईँ को हो कहाँबाट कसलाई खोज्नुभयो अघि तपाईँले मिस कल गर्नुभएको थियो नि उताबाट कडा आवाज आयो कसले कहिले मिस्ड कल गरेर आफै केटीहरूको नम्बर खोजी खोजी फोन गर्ने अनि मिस्ड कल गऱ्यो भनेर हुन्छ त उनको यस्तो उत्तर आएपछि मैले केही बोल्ने शब्द नै पाइनँ आफैले कल गर्ने अनि आफैले थर्काएर कुरा गर्ने गरेपछि मैले केही नबोली फोन काटिदिएँ त्यो बारेमा नसोचिकन म आफ्नो पढाइतिर ध्यान दिन थालेँ मलाई लागेको थियो अब यो मिस्ड कलको सबै कुरा सकियो म त्यो कडा जवाबको अपेक्षामा थिइनँ तर पनि कता कता झस्काउँथ्यो त्यो कलले मलाई को रहेछ भन्ने कौतूहलताले मात्र मैले कल गरेको थिएँ सायद कडा जवाफको सामना गर्नु परेको भएर होला त्यो नम्बर अनि उनको कडा शब्दहरू मेरो मानसपटलमा घुमिरहेको थियो यसरी नै केही दिन बितेपछि फेरि त्यही नम्बरबाट मलाई कल आयो त्यो नम्बर मैले चिनिहालेँ आफै मिस्ड कल गर्ने अनि आफै थर्काउने गरेको कारण मैले त्यो फोन नम्बरलाई चाहेर पनि भुल्न सकेको थिइनँ मनमा नै अब मेरो पालो कराउँछु भन्ने सोच्दै मैले कल रिसिभ गरेँ उताबाट त्यही आवाज आयो जुन आवाजमा आज पहिलाको जस्तो कडा पनि थिएन थियो त केवल सानो मसिनो आवाज जुन आवाज मसँग क्षमायाचना गरिरहेको थियो सरी ल अस्ति मैले केही नबुझी कराएँ मेरो साथीले तपाईँलाई मिस्ड कल गर्नुभएको रहेछ यो कुरा मैले पछि मात्र थाहा पाएँ नरिसाउनु न ल मैले पनि उनीबाट अन्जानमा गल्ती भएको कुरा थाहा पाएपछि त्यो कुरालाई बिर्सिदिएँ र माफी माग्नु पर्दैन भन्ने जवाब दिएँ के म तपाईँको साथी भन्न सक्छु उनले प्रश्न गरिन् मैले पनि विगतका सबै कुरालाई भुल्दै अवश्य सक्नुहुनेछ भनेर जवाब दिएँ अनि उसको बारेमा सबै कुरा सोधेँ उनी चितवन जिल्लामा बस्थिन् केही बेर कुरा गरेपछि उनले आफ्नो नाम ठेगाना सबै कुरा खुलाइन् यो दोस्रो कलमा नै उनी मसँग वर्षौँको चिन्जान भएको जस्तो गरी बोलिरहेकी थिइन् हामी बिचमा यो छोटो समयमा नै मित्रता यति झाङ्गिएको थियो कि उनको कलको प्रतीक्षा हुन्थ्यो मलाई कहिलेकाहीँ उनले कल गर्थिन् अनि कहिले मैले हामी बिच यसरी नै फोनमा कुराकानी गर्ने क्रम बढिरहेको थियो मेरो पनि बाहेक अन्य धेरै साथीहरू थिए तर उनी अरू साथीहरूभन्दा अलिक फरक थिइन् उनीसँग कहिले भेट नभए पनि वर्षौँ वर्षको सम्बन्ध भएको जस्तो आभास हुन्थ्यो कहिलेकाहीँ उनी अरू साथीहरूभन्दा छिट्टै नै मसँग नजिकेकी थिइन् यो छोटो समयमा पनि हामीले लामो जिन्दगीसँगै जिएको आभास गर्थेँ म उनले मसँग उनको परिवारका बारेमा सबै कुरा भन्थिन् तर मेरो परिवारका बारेमा सोधिनन् किनकि उनको साथीले मेरो बारेमा सबै भनिसकेको थियो उनीलाई हामीबीच कुराकानी बाक्लो हुँदै गएको थियो अनि पढाइ पनि निरन्तर अघि बढिरहेको थियो हामी बिच दिउँसोभन्दा पनि राति अझ बढी लामो समयसम्म फोनमा कुराकानी हुन्थ्यो हामी कहिले जिन्दगीका दुःखका बारेमा कुराकानी गर्थ्यौँ अनि कहिले जिन्दगीका रमाइला पलहरूलाई साझा गर्थ्यौँ अनि कहिलेकाहीँ ठट्टैमा बित्थ्यो हाम्रो रातहरू एक दिन उनको घर नजिकै जाने काम पर्यो मेरो चितवनमा गइसकेपछि उनीलाई पनि भेटेर आउने चाह भयो त्यसैले मैले उनलाई म चितवनमा आउन लागेको कुरा भने उनले पनि मलाई आउनु भनेर निमन्त्रणा दिइन् मलाई तपाईँसँग भेट्ने कति मन छ उनले भनिन् त्यहाँ काम पनि परेको र उनले पनि आमन्त्रणा उनले पनि निमन्त्रणा गरेपछि म अझ उत्साहका साथमा चितवन जाने तर्खर गर्न लागेँ उनीसँग पनि भेट्ने र आफ्नो काम पनि पुरा हुने भएकोले म धेरै खुसी थिएँ हेटौँडाबाट साँझतिर मात्र गाडी चढेकोले म चितवन पुग्दा रात परिसकेको थियो म त्यहाँ पुग्दा उनी र उनको साथी मलाई कुरेर बसिरहेको रहेछ निष्पष्ट अन्धकारमा उनको मुहारसम्म राम्ररी देख्न पाइनँ मैले मनमा एउटा कौतूहलता थियो उनी कस्ती थिइन् उनीले मलाई कस्तो देखिहोलिन् तर त्यो कौतूहलतालाई मेट्न पाइन बाटोमा नै कतै उज्यालो भएको ठाउँमा उनको अस्पष्ट मुहार मेरो आँखाको सामुन्ने आउँथ्यो तर एकिन रूपमा उनी कस्ती थिइन् मैले छुट्याउन सकिनँ थाहा छैन उनको मुहार हेर्न म किन लालाइ थिएँ त्यो साँझ अनि त्यो साँझको समयमा उनीसँग हिँड्दा सङ्गालेको प्रेमाभासले म कतै हराएको महसुस गरिरहेको थिएँ सायद उनी पनि त्यस्तै महसुस गर्दै होला उनीसँगको निकटता र आत्मीयताले कतै खुसीका तरङ्गहरू प्रस्फुटन भइरहेको थियो कल्पनाको लहरहरू मनभित्र चलिरहेको थियो आँखाभरि रङ्गीन सपनाहरूको तरङ्ग भइरहेको थियो सायद पिरतीको खेलमा यस्तै हुँदो हो त्यसैले त म रङ्गीन सपनाहरूको तरङ्गमा भइरहेको थिएँ सायद पिरतीको खेलमा यस्तै हुँदो हो त्यसैले त म मनमा नै सोचिरहेको थिएँ कि यो साँझ अनि यो मन्द मुस्कानका सुवासले मलाई कतै उनको समीपमा तानिरहेको छ अनि उनीलाई मेरो नजिक हामी बिचमा भावनात्मक स्पर्शहरू साटासाट भइरहेको छ तर वास्तविकतामा हामी बिच एउटा नैतिकताको पर्खा लागेको छ हो यो अवश्य पनि माया हो यो मित्रताको प्रेमाभास हो जुन मायाले हामी दुवैलाई एकअर्काका बिचमा तान्ने असफल प्रयास गरिरहेको छ जुन हाम्रो मौनतामा लुकेको छ तर मनको आवेग नहो बाहिर जति लुकाए पनि मनमा नै सायद हामी भनिरहेका थियौँ हो म भन्छु यो विरतिको खेल हो यो विरतिको खेल हो मस्ती का खेल हो फितर उठे तो उमंग बच्चू माया यो पीरती को खेल हो पीरती को खेल त्यो रातमा कति मान्छेहरू कल्पनाको संसारमा रमाइरहेका होलान् निन्द्रामा तर म त्यो रात उनीसँगै मेरो आफ्नो गन्तव्यतिर लागिरहेको थिएँ मनमा अनगिन्ती प्रश्नहरू खडा गर्दै उनीहरूले मलाई म बस्ने स्थानसम्म पुर्याएर घर फर्किए म पनि थाकेको शरीरलाई लिएर निन्द्रा देवीको काखमा कतिखेर पुगेँ थाहै पाइनँ भोलिपल्टको बिहान मेरो लागि फेरि अर्को भविष्य लिएर आएको थियो जुन भविष्यमा मैले वर्तमान जिउनुपर्ने थियो बिहान उठ्न नपाउँदै उनी टुप्लुक आइपुगिन् उनी मलाई लिन आएकी थिइन् उनले उनको घर जान कर गरिन् अनि मैले पनि नाइ भन्नै सकिनँ तर मलाई धेरै अप्ठ्यारो महसुस भइरहेको थियो अन्जान ठाउँ अनि अन्जान उनको परिवार उनीसँग पनि हिजो भर्खरै देखभेट भएको त हो त्यो पनि अँध्यारोमा आज बल्ल उनको मुहार देख्दैछु अब यस्तो समयमा मैले उनको परिवारसँग कसरी बोल्ने के भन्ने बाटोभरि मलाई यही प्रश्नले सताइरह्यो अझ म पहिलोपटक कुनै केटी साथीको घरमा जाँदै थिएँ योभन्दा पहिला गाउँका दिदीबहिनीका घरमा बाहेक केटीसँग उनको घरमा गएको रेकर्ड थिएन मेरो यो शङ्का उपशङ्का बिच म उनको घरमा पुगेँ उनको परिवारसँग पालै पालो परिचय गरेँ त्यो दिन मैले अप्ठ्यारै मानेर भए पनि उनकै घरमा खाना खाएँ अन्जान परिवारमा भर्खरै चिन्जान भएको थियो मेरो त्यसैले त्यहाँ म धेरै बेर बस्न सक्ने वातावरणमा पनि थिएन उनीसँग सामुने कुरा भएपछि म आफ्नो गन्तव्यमा फर्किएँ अनि काम सकाएर हेटौँडामा आएँ त्यो दिन घर फर्किने बित्तिकै उनको कल आयो तपाईँ त खत्तम मान्छे रहेछ नि उनको थोरै रिस मिसिएको वचन थियो यो अनि थोरै हाँसो पनि मैले पनि हाँस्दै किन नि भनेर सोधेँ उनले भनिन् मैले त्यत्रो राति राति भए पनि तपाईँलाई बस्ने ठाउँसम्म पुर्याइदिएँ धन्यवाद पनि भन्नु भएन है अनि जाने बेला त कमसेकम बाई त भन्नुपर्छ नि उनको हाँसो मिश्रित आक्रोश सकिएपछि मैले पनि हाँस्दै भने धन्यवाद त पढाइलाई मात्र दिइन्छ अनि कहिले नभेट्ने गरी जाने बेलामा मात्र पहिलो भेटमा बाई भनिन्छ यस्तै यस्तै कुराले मैले पनि उनीलाई हँसाइदिएँ यसरी नै हामी बिच अझ बढी कुराहरू बाक्लिँदै गयो हाम्रो प्राय दैनिक जसो फोनमा कुरा हुन्थ्यो हुन त मेरो बरु साथीहरू हुन त मेरो अरू साथीहरू पनि थिए दैनिक कुरा हुने तर उनी मैले भन्दा बढी फोन गर्ने साथी थिइन् कहिलेकाहीँ उनी भन्थिन् तपाईँ त कति कन्जुस मान्छे फोन पनि कहिले गर्नुहुन्न सधैँ मैले नै गर्नुपर्छ उनले त्यसो भन्दा कता कता एकछिन मन भारी महसुस हुन्थ्यो किनकिन चन्द्रजी किनकि चन्द्रजी म त गरिबको छोरा न थिएँ गाउँले वातावरणमा हुर्किएको केटोमा मसँग बेला बेलामा खाजा खाने पैसासम्म पनि हुँदैन थियो यस्तो अवस्थामा मैले कसरी उनले भनेको र चाहेको अवस्थामा फोन गर्न सक्थेँ म उनको सवालमा बस यति मात्र भन्न सक्थेँ कि मेरो मोबाइलमा ब्यालेन्स छैन त्यसैले फोन गर्न सकिनँ म सधैँ यति मात्र भन्न सक्थेँ मैले झेलेका सबै समस्याहरू उनीलाई भन्न सकिनँ खै उनले मेरो यो जवाफलाई के बुझिन् थाहा छैन तर त्यसपछिका दिनहरूमा उनले समय समयमा मलाई मोबाइलमा पैसा ट्रान्सफर गरिदिन्थिन् मलाई उनले यसरी ब्यालेन्स ट्रान्सफर गरिदिँदा असजिलो महसुस हुन्थ्यो त्यसैले म सधैँ भन्थेँ कि किन ब्यालेन्स ट्रान्सफर गर्नुभएको अनि तपाईँकोमा ब्यालेन्स छैन भनेको होइन त उनी यही जवाफ दिन्थिन् मलाई मलाई फोन गर्नका लागि ब्यालेन्स हालिदिएको नि तपाईँलाई फोन गर्नका लागि ब्यालेन्स हालिदिएको नि उनी यसो भन्दै जिस्किन्थिन् यसरी नै हामी एउटा असल साथीको रूपमा अगाडि बढ्दै थियौँ कहिलेकाहीँ उनी मेरो गाउँमा घुम्न आउने कुरा गर्थिन् अनि कहिले तपाईँ विवाह गर्ने भए एउटा केटी छ बिहे गर्ने हो भनेर जिस्काउँथिन् मैले पनि मन परे त गर्नु पर्ला नि भनेर जिस्काइदिन्थेँ उनीलाई उनको जिस्काइ यतिमा मात्र सीमित हुँदैनथ्यो थियो तपाईँको बिहे भएपछि छोराछोरी हुन्छन् तिनीहरूको नाम चाहिँ म राखिदिन्छु है अनि तपाईँकी श्रीमती बन्न त कति केटीहरू पछि लागेका होलान् नि उनको जिस्काइ अझै बढ्दै जान्थ्यो मैले त्यस्तो होइन कोही पनि छैन भन्दै उनको कुरालाई टार्न खोज्थेँ यसरी नै हामी बालपनदेखिकै साथी चाहिँ ठट्टा गर्थ्यौँ म कहिलेकाहीँ उनको गृह जिल्लामा जाने क्रममा उनीसँग भेट्थेँ उनको परिवारसँग चिनजान भइसकेकोले मलाई उनको परिवारसँग कुरा गर्न र उनको घरमा जान कुनै समस्या थिएन त्यसैले म समय मिलाएर उनको घरतिर गइरहन्थेँ यसरी नै दिनहरू बिते अनि आयो प्रेमीहरूले प्रणय दिवसको रूपमा मनाउने भ्यालेन्टाइन्स डेको दिन फागुन महिनाको दुई गते त्यतिखेर प्रेम दिवस परेको थियो तर मलाई यो कुरा थाहा थिएन अध्ययन र घरतिरको कामले गर्दा मलाई केही पनि थाहा नै भएन त्यो दिन उनी घुम्न भनेर हेटौँडामा आएकी रहेछिन् उनले फोन गर्दै हेटौँडामा आएको कुरा सुनाइन् अनि लिन आउनु भनिन् म पनि कतै ढाँटेको पो हो कि भन्दै उनले भनेको ठाउँमा गएँ तर साँच्चै उनी हेटौँडामा आएकी थिइन् उनलाई भेट्ने बित्तिकै मैले सोधेँ अकस्मात किन हो हेटौँडातिर किन आउन मन लाग्यो यतातिर मैले जिस्काउँदै सोधेको थिएँ यो प्रश्न उनले पनि जिस्किँदै तपाईँलाई भेट्न भनेर आएको तर उनी विशेष कामले हेटौँडामा आएकी रहेछन् हेटौँडातिर रमाइलो ठाउँहरू छ अरे घुमाइदिने होइन मैले पनि ल हिँड घुम्न भनेर उनीलाई घुमाउन हिँडेँ हामी मकवानपुरको विभिन्न पर्यटकीय स्थलहरूमा घुम्दै थियौँ त्यति बेला उनीले बाटोमा नै केही छिन बसौँ भनेन् मैले पनि उनी धेरै नहिँडेकी मान्छे थाकिन होली भनेर सोचेँ र बसाउन त भने हामी एक ठाउँमा सँगै बसेर गफ गर्न थाल्यौँ गफै गफमा उनले भनेन् तपाईँलाई मेरो माया कति लाग्छ उनको यो प्रश्नले म के भनौँ दुधारमा परेँ यति धेरै जिस्केर बोली पनि आजसम्म हामी बिच यस्तो सिरियस कुरा भएको थिएन हामी साथीकै रूपमा मात्र हँसी मजाक गर्थ्यौँ तर आज एक्कासी उनको यो प्रश्नले मलाई अप्ठ्यारोमा पारिदियो होइन आज तिमीलाई के भएको छ मैले प्रतिप्रश्न गरेँ उनीसँग उनले फेरि मतिर हेरेर भन्नु न उनले फेरि मतिर हेरेर भनिन् भन्नु न प्लिज मैले सम्हालिँदै उनलाई सोधेँ किन र के भयो घरमा मेरो विवाहको कुरा चलेको छ मलाई एउटा केटाले माग्न आउँदैछ बुवाले पनि उसँग मेरो बिहे गरिदिने रे म त तपाईँसँग बाहेक अरू कसैसँग बिहे गर्न सक्दिनँ तान्जेन त्यसैले मलाई माग्नलाई अरू आउनुभन्दा पहिले तपाईँ आउनुहोस् आई लभ यु तान्जेन आई लभ यु तान्जेन उनी यति भन्दै मेरो काखमा घुप्टिएर रुन थालिन् उनको यो कुराले म अकमकिएँ एक प्रकारले म छाँगाबाट खसेको जस्तै भएँ हामी एउटा मिल्ने साथी मात्र थियौँ हाँसखेल र ठट्टा मात्र चल्थ्यो हामी बिच तर आज उनी मसँग के कुरा गर्दैछिन् त्यो बुझ्नै सकिनँ मैले मैले यस्तो दिन आउँला भनेर कल्पना पनि गरेको थिइनँ उनले त्यसो भनेपछि मात्र मैले त्यो दिन प्रेम दिवस रहेछ भनेर थाहा पाएँ उनीलाई उठाउँदै उनलाई सम्झाउन थालेँ हेर मैले मेरो अनि मेरो परिवारको बारेमा सबै कुरा भनिसकेको छु तिमीलाई तिमीलाई त थाहा नै छ म अध्ययन गर्दैछु आफ्नै खुट्टामा अझै उभिन सकेको छैन न त मेरो कुनै काम छ न त परिवारको आर्थिक अवस्था नै बलियो छ यस्तो अवस्थामा म तिमीलाई कसरी माग्न जाउँ अनि कसरी तुरुन्तै बिहे गर्न सक्छु र म समस्या सबैलाई पर्छ त्यसबाट उम्काउनुभन्दा समस्या सबैलाई पर्छ त्यसबाट उम्काउनुभन्दा पनि समाधान गर्नतर्फ लाग्नुपर्छ तिमी एकपटक बुवासँग राम्ररी कुरा गर्नु अवश्य पनि तिम्रो कुरालाई मान्नुहुनेछ बुवाले मैले उनलाई अनेक कुराहरू गरेर सम्झाउन खोजेँ तर उनी मानेनन् म उनलाई सम्झाउन खोजिरहेको थिएँ कि हामी दुवैको बाटो अलग छ भनेर उनीले चाहेको जस्तो संसार म कदापि दिन सक्दिनँ थिएँ हो म यही सम्झाउन खोजिरहेको थिएँ कि तिमीले बाँच्ने विपना जस्तो म दुखीको सपना छैन म पोखरीको त्यो पानी हो जो एकै पलको घामले पनि सुकाइदिन सक्छ जिन्दगी भोगाइहरूको अनुभूति हो यो कुनै रहरको खेल होइन जिन्दगीको यो दौरानमा म किनार वारी छु अनि तिमी किनार पारी आज समय यस्तो छ कि हामी बिच यो भावनात्मक नाताले बनेको पुल पनि जिन्दगीको परिस्थितिले भत्काइदिएको छ त्यसैले त्यो भत्किएको पुलबाट जिन्दगीको यात्रा सुरु नगर साथी तिम्रो मायाको बदला म तिमीलाई केही दिन सक्दिनँ त्यसैले भएको मलाई माया नगर मेरो साथ पाउने कल्पना नगर फुलिएको फुलबाट जिन्दगीको यात्रा नगर ओ भइगो मलाई माया नगर वारी छु म पारी को सपना छैन तिमीले भाँच्ने विपना जस्तो म दुखीको सपना छैन भोगाई हो जिन्दगानी रहर एकै घामले सुकी जाने एकै घामले सुकी जाने तलाउको हुन्न भर भो भइगो मलाई माया नगर वारी म पारी तिमी भैगो मलाई माया मैले यस्तै अरू अनेक कुराहरू गर्दै उनीलाई सम्झाउन थालेँ तर अह उनी मान्ने अवस्थामा थिएनन् उनी भन्न थालिन् के भयो र जे पर्छ दुवैजना मिलेर समाधान गरौँला अब तपाईँको पढाइ पनि सकिन्छ तपाईँ विदेश जानु म यही बजारतिर केही गरौँला उनको एकहोरो जिद्दीको अगाडि म पनि केही बोल्न सकिरहेको थिइनँ तर उनीलाई सम्झाउँदै भने हेर तिमी सहरको अनि म गाउँको मेरो गाउँमा जाने विचार तिम्रो छैन गाउँमा गएर बसे पनि तिमीले काम गर्न सक्दैनौ त्यसैले हतारमा यति ठुलो निर्णय कसरी लिन सक्छौ तिमी मसँग बिहे गर्ने मसँग बिहे गर्यौ भने तिमी गाउँमा नै बस्नुपर्छ तर तिमी सहरमा हुर्किएको मान्छेले गाउँमा गएर गाउँमा नै बस्ने आनी बानी बनाउनु पनि त सक्दैनौ त्यसैले हतारमा यति ठुलो निर्णय नगर साथी म यही भन्दै थिएँ उनीलाई मैले सम्झाउँदा उनी झन् रिसाउन थालिन् थुक्क नामर्दा एउटा श्रीमती पाल्न आँट पनि गर्न नसक्ने यस्तोले के गरी खाला अझ छोरा मान्छेले यस्तो हुत्याएर भएर के बाँच्नु अनि यस्तोसँग के बिहे गर्नु तेरो आँट र साहस छ भने अनि छोरा मान्छे होस् भने मलाई माग्न आउनु उनको मुखबाट निस्किएको तिखो वचन थियो यो जुन वचन मैले कुनै नारीको मुखबाट पहिलोचोटि सुनेको थिएँ उनी यसरी रिस पोखेर आफ्नो बाटो लागिन् तर उनको तिखो वचनले मलाई भित्रभित्रै तर्पाइरह्यो चन्द्रजी मैले जन्मेर यो उमेरमा आउँदासम्म कुनै केटी मान्छेले यस्तो शब्दले मलाई कहिले पनि गाली गरेको थिएन उनको शब्दले मनको कुनामा आधीको एउटा ठुलो विनाशकारी सुनामी जन्माएको थियो जुन त्यत्तिकै साम्य हुनेवाला थिएन मैले आफूलाई सम्हाल्नै सकिनँ के म थुक्नको लायक थिएँ र के मैले गर्नै पर्ने काम गर्न नसकेको हो र अनि के म तिहार नै र यस्ता अनेकौँ प्रश्नहरूले मलाई घोचिरह्यो त्यो दिन तर म ती प्रश्नहरूको न जवाब पाउन सक्थेँ न त कसैलाई सोध्न नै सक्थेँ बस प्रश्नहरूको पोको मनमा गाँठो पारेर सोचिरहेँ उनको तीको शब्दहरू मनमा यही प्रश्न खेलिरह्यो एउटा प्रेमी अथवा प्रेमिकाले आफूले चाहेको जस्तो भएन भनेर आफ्नो रिस उनीहरूसँग पोखेर जे पाए त्यही भन्नु कतिसम्मको उचित हो के जबरजस्ती माया लगाइन्छ र म यही प्रश्न मारु उनले यसरी तिखा वचनहरू लाएर हिँडेपछि मैले पनि उनलाई रोक्न सकिनँ उनको तिखो काँडा रूपी वचनहरू मेरो मनमा आलो घाउ बनेर पीडाको ज्वाला दन्काइरहेको थियो त्यो दिनपछि म भित्रको माया गर्ने मुटु पनि मरेको आभास गरेँ मैले साथीको रूपमा उनीप्रति भएका सम्मान र मित्रताको प्रेम कतै विलिन भइसकेको थियो हो म उनीसँग नजिकिएको थिएँ तर उनका यी वचनहरूले मलाई उनीबाट निकै पर पुऱ्याएको थियो उनको फोन नम्बरमा फेरि दोहोऱ्याएर फोन गर्ने आँट नै आएन मलाई उनको वचनले मनमा चोट पुर्याएको भएर होला उनको मुस्कान भन्दा पनि उनको तिखा वचनहरूले घोचिरह्यो मलाई त्यसको केही महिनापछि उनको बिहे भयो अरे भन्ने खबर सुने मनमा सोचे उनी जहाँ गए पनि खुसी रहन् सायद म भन्दा पनि मर्द अनि लायक श्रीमान पाइनुहुने उनले त्यसैमा म पनि खुसी छु मलाई माया गर्छु भन्थिन् तर मलाई नपाएपछि घृणा गरिन् यसैमा पनि खुसी छु म उनीसँग मलाई दिनका लागि तिखा वचनहरू थिए तर मसँग केवल उनको खुसीको कामना थियो सायद त्यो अब पुरा पनि भयो होला हो चन्द्रजी म खुसी छु उनले घृणा गरे पनि किनकि म उनले घृणा गर्न लायकको त रहेछु आज आज सबै साथीहरूलाई यही भन्न चाहन्छु कि तपाईँ कसैलाई प्रेम गर्नुहोस् तर त्यो प्रेम सफल भएन भनेर अरूलाई दोष दिने काम कहिले पनि नगर्नुहोस् किनकि हामी मान्छे हौँ गल्ती सबैबाट हुनसक्छ अरूको मात्र दोष देखेर हुँदैन अरू सबैको प्रेमिल जोडीहरू देखेर तपाईँ आफ्नो प्रेमी वा प्रेमिका छैन भनेर हतारमा केही गलत निर्णय नलिनुहोस् किनकि प्रेम किन कहिले र कसरी हुन्छ हामी कसैलाई थाहा हुँदैन जब हामीले आफूले चाहेको मान्छे भेट्छौँ तब आफै प्रेम हुन्छ अनि प्रेम त्यो बेला सफल हुन्छ जब प्रेम गर्ने जोडीहरू एकअर्कासँग झुक्न जान्छन् एकअर्काको सम्मान गर्न जान्छन् अनि एउटा आगो हुँदा अर्को पानी हुन जान्छन् मैले पनि उनीलाई एउटा मिल्ने साथीको रूपमा सोचेको थिएँ उनलाई मित्रताको पवित्र प्रेम गरेको थिएँ तर आज उनीसँग यस्तो भन्न मन लाग्छ कि हो तिमी मैले सोचेको जस्तो रहेनछौ फेरि पनि किन म तिम्रो बारेमा सोचिरहेँ किन तिमीसँग रमाइलो कुराकानी गरेर भुलिरहे आखिर तिमी मेरी होइन रहेछौ त किन म तिम्रै यादमा तिमीलाई सम्झेर रोइरहे आखिर किन तिम्रो यादमा पल पल तडपेर रोइरहे तिमी मेरी होइन रहेछौ सम्झी किन रोए तिमी मेरी होइन रहेछौ सम्झी किन रोए तनबाट नित्रिएको ओ छानाबाट नित्रिएको बलसी झै भए बलसी झै भए तिमी मेरी होइन रहेछौ सम्झे रोए श्रोता आज कार्यक्रममा मैले राखेँ तान्जेन तामाङजीको बितेका पलहरू उहाँले यो बितेका पललाई मकवानपुरबाट पठाउनु भएको थियो तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव र तपाईँका पनि पारिवारिक तथा प्रेमसँग सम्बन्धित बितेका कहानी छन् भने हामीलाई पठाउन सक्नुहुनेछ सल्लाह सुझाव एवं प्रेम कहानी पठाउनका लागि सबै सौगातको अफिसियल फेसबुक पेज डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास सबै सौगात अनुरागमा म्यासेज गर्न सक्नुहुनेछ अथवा रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्ज हेटौँडा चार नारायणी मलको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ विस्तृत जानकारीका लागि शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठारमा फोन गर्न सक्नुहुनेछ तपाईँले यो कार्यक्रम जुनसुकै बेला युट्युब च्यानल सबै सौगात र डब्लु डब्लु डब्लु डट सबै सौगात डट ब्लग स्पोर्ट डट कममा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ अर्को साता तपाईँकै बितेका पलहरू लिएर पुनः आउनेछु तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि बिदा हुन चाहन्छु हवस् त नमस्ते शुभरात्री बाट नित्रिएको ओ नित्रिएको बलसी जैवाए बलि सिझै भए तिमी मेरी होइन रहेछौ सम्झे रो कोही बाँच्ने मुटु मेरै साथमा भएन ओ मेरै लागि बाँच्ने मुटु मेरै साथमा भएन तिमी बिना बाँच्ने राह अब मलाई छैन तिमी बिना बाँच्ने राह अब मलाई छैन तिमी मेरी होइन रहेछौ सम्झि किन रोए तिमी मेरी होइन रहेछौ सम्झि किन रोए छानाबाट नित्रिएको ओ छानाबाट नित्रिएको बलसी जैवाए कपाली सिझै भाइ तिमी मेरी होइन रहेछौ सम्झे किन रोए